कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूको आजको एक सय बाइसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आज एक सय बाइसौं श्रृंखला दुई कारणले महत्वपूर्ण हुनेछ नेपाली संगीतका स्वर्णिम युगका एक सूत्रधार गायक प्रेमध्वज प्रधानको जन्मदिन विशेष र प्रेमध्वज प्रधानलाई जन्मदिनका प्रसंगमा हामीले विशेष सन्दर्भमा सम्झेका छौं र प्रेमध्वज प्रधानका जीवनका केही रोचक घटनाहरू जो यहाँले छापामा वा श्रोतव्य माध्यममा सुन्नुभएको छैन त्यसको चर्चा हुनेछ प्रेमध्वज प्रधानको जन्म नब्बे सालको महाभूकम्प आएपछिको चार वर्षपछि उन्नाइस सय चौरानब्बेमा आषाढ़ खस्तीका दिन भयो तारीखका हिसाबले उहाँको जन्मदिन हिजो पर्छ गतेका हिसाबले आज र तिथिका हिसाबले उहाँले भोलि मनाउनुहुनेछ र हामी सबैको तर्फबाट प्रेमध्वज प्रधानलाई जन्मदिनको मंगलमय शुभकामना र प्रेमध्वज प्रधान नेपाली संगीतको त्यस युगमा उहाँले प्रवेश गर्नुभयो जुन युगमा माइक्रोफोनसँग मैत्री हुने आवाजको निकै अभाव थियो मखमली आवाज जसलाई अंग्रेजीमा भेलभेट भोइस भनिन्छ त्यस्तो आवाज लिएर आएका प्रेमदोज प्रधानलाई पहिलो निजी क्षेत्रबाट बनेको चलचित्र माइती घरमा पार्श्व गायकका रूपमा हामीले सुन्यौं जयदेवको संगीतमा किरण खरेलको शब्दमा तर प्रेमदोज प्रधानले धेरै नयाँ नायकहरूका लागि पनि चलचित्रमा आवाज दिए विशेष गरेर पहिलो द्वन्द प्रयोग गरिएको चलचित्र जीवन रेखामा विराटनगरबाट आएका नायक शिवश्रेष्ठका निम्ति प्रेमध्वजले दिएको आवाज नै शिवश्रेष्ठको जीवनको आत्मगत पहिचान हुन गयो जीवन रेखामा तर पनि रुन सक्दिन तिम्रो प्रीता तिम्रो गीतमा गाउन छठ माँ भनेर सोच्ना साकिना सपना रहे खुसी बिपना बटुल न साकिना तिम्रो पिता छै साई नेपाल चलचित्र संस्थानद्वारा निर्मित प्रकाश थापाद्वारा निर्देशित तेस्रो चलचित्र जीवन रेखामा किरण खरेलको शब्द र अम्बर गुरूङको एकल संगीतमा रेकर्ड भएको यो पहिलो गीतमा प्रेमदोज प्रधानले शिव श्रेष्ठका निम्ति पार्श्व गायनमा साथ दिनुभएको थियो प्रेमदोज प्रधानको जीवनमा चलचित्र जगतका मित्रहरूले पनि ठूलो साथ दिएका छन् जब प्रेमदोज प्रधानकी कान्छी मुवा जो देहान्त भएपछि घरेलु सम्पत्तिका निम्ति र प्रेमदोज प्रधानको नाममा रहेका कैयौं सम्पत्तिका निम्ति उनको परिवारबाट कसैले उनलाई किडन्याप गर्न खोजेपछि त्यति बेला प्रेमदोज प्रधानले आफ्नो सम्पूर्ण काजक्रिया चलचित्र कर्मीहरूको घेराभित्र बसेर लाजिम पाठको घरमा बसेर सम्पन्न गर्नुभएको थियो त्यति बेला चलचित्र कर्मीहरूले उहाँप्रति देखाएको स्नेह सद्भाव र संघर्षको त्यो क्षण यादगार हुन्छ प्रेमदोज प्रधान नेपाली संगीतको त्यो समयमा रेडियोमा आउनुभयो जुन समय नेपाली गीत संगीत भारतीय संगीतसँग प्रतिस्पर्धा गर्दै थियो वा संघर्षको समय थियो दुई हजार सात सालमा राणा शासनबाट बखर देश मुक्त भएको बेला र हिन्दी गीतको दबदबा भएको बेला प्रेमदोज प्रधान आफ्नो मौलिक स्वर लिएर रेडियोमा आउनुभयो ललितपुर पुलचोकका उस्ताद गणेशलाल श्रेष्ठका शिष्य प्रेमदोज प्रधानलाई शुरूआतदेखि नै उस्ताद भैरव बहादुर थापा संगीतकार नातिकाजी शिवशंकर गीतकार रामान त्रिषित माधव प्रसाद खनाल भावु किरण खरेल रत्न शमशेर थापा रमेश धितालले निकै ठूलो साथ दिनुभयो भने पछिल्लो पुस्ताका गीतकारहरूसम्मको उहाँको यात्रा निरन्तर रह्यो हामीलाई युएबाट दिनेश रावत लेख्नु भएको छ सर्वप्रथम जन्मदिन परेका संगीत क्षेत्रका महान सर्जक प्रेमध्वज प्रधानप्रति जन्मदिनको लाखौं लाख शुभकामना जन्मदिन को सन्दर्भमा भारतीय सिने जगतका महान अभिनेता स्वर्गीय सुनिल दत्तप्रति पनि हार्दिक श्रद्धांजलि आज प्रेमदोज प्रधान विशेष अजर अमर गीतहरूको प्रतीक्षा गरिरहेको छु भनेर लेख्नु भएको छ त्यसै गरी अमेरिकाबाट प्रमोद अमात्यले I will be listening live today thanks प्रकाशजी for Premdhoj Pradhan article special on Annapurna Post भनेर लेख्नु भएको छ Kamal Shrestha very high willing to hear program भनेर लेख्नु भएको छ अमेरिकाको डेनबरबाट हामीले दुई पटक ट्विटरमा मेन्सन गर्नुभएको छ धना पौडेलले सुन्दैछु डेनबर कलोराडोबाट प्रेमदोज प्रधानको प्रेम गीत सुन्न हतारिएको अवस्था भनेर र उहाँले प्रेमदोज प्रधानलाई जन्मदिनको धेरै धेरै शुभकामना पनि भन्नुभएको छ त्यसै गरी एसी दिनेशले पनि प्रेमदोज प्रधानको गायनलाई विशेष गरेर स्वर सम्राट नारायण गोपाल दार्जीलिङमा लोकप्रिय हुनुभन्दा अगाडिदेखि नै प्रेमदोज प्रधान दार्जीलिङमा लोकप्रिय थिए सिक्किमका छोग्याल पनि प्रेमदोज प्रधानका फ्यान थिए नेपाली संगीत आकाशमा धेरै जस्तो गायक गायिकाहरू जोडीका रूपमा चिनिन्छन् नारायण गोपाल गोपाल युञ्जन शिवशंकर नातिकाजी तर प्रेमध्वजले आफैलाई एउटा त्रैकोणिक सम्बन्ध बनाउनुभयो प्रेमध्वज प्रधान मानिक रत्न र नारायण गोपाल प्रेमध्वज प्रधानका बुवा रत्नध्वज प्रधान जसको किलागलमा काठको व्यवसाय थियो र किलागलबाट अलिकति तल आएपछि नारायण गोपालको निवास थियो त्यहाँबाट अलिकति तल आएपछि मानिक रत्नको यसरी नारायण गोपालसँग प्रेमध्वजको परिचय गराइदिनु भयो उनका बाल लक्ष्मण र लक्ष्मणका कारणले नै नारायण गोपाल प्रेमध्वज नजिक भए र नारायण गोपाललाई रेडियोको माइक्रोफोनसम्म ल्याउनमा पनि प्रेमध्वज प्रधान र मानिक रत्नको प्रेम मानिकको संगीतको महत्वपूर्ण भूमिका छ प्रेमध्वज प्रधान अब अर्को गीत तिमी आयो कागजको आयो कागज को फुलचोरी तर बस्ना ले ठाउँ मगमगाउन लागे है तिमीले भी मैरा के त्यो तर बोझुले दिल डगमा गौना लागे है तिमी आयो कागज को फुल फुलचोरी देखा तिम्रो रूप को प्रभाव तिमी साथ दिए कही हुन्न अभाव तिमीलाई के था तिम्रो को प्रभाव तिमी साथ दिए कही हुन्न अभाव न तो जून हो तिमी न तो तारै हौ तिमी न त जुन तिमी न त तारै तिमी तर रात यो त्यसै जगमा गाउन लागे तिमी आयो कागजको फुलचुरी तर बाँच्नाले ठाउँ मगमा गाउन लागे है तिमीले त पाउ प्रेमै राखेथ्यौ तर बोजुले दिल जगमा गाउन लागे है तिमी आयो नेपाली सांगीतिक रंगमञ्चमा गिटारलाई प्रवेश दिने पहिलो गायक थिए प्रेमदोज प्रधान प्रेमदोज प्रधानले गिटार आफ्ना मित्र रामशरण दर्नालसँग सिके संस्कृतिविद रामचरण दर्नालले कलकत्तामा कुनै बंगाली गिटारीसँग गिटार सिकेर आएका थिए र उनले प्रेमदोज प्रधानलाई गिटार सिकायो र गिटारका प्रेमी प्रेमदोज प्रधानले दुई हजार बीस सालमा राष्ट्रिय नाचघरमा रेड नेपालले आयोजना गरिएको आधुनिक संगीत प्रतियोगितामा गायन कार्यक्रममा गिटार लिएर प्रवेश गरेर वाहवाही पाएका थिए र प्रेमदोज प्रधानले मंचमा गिटार ल्याएपछि नेपाली जनसमाजमा गिटारको बहुतायत प्रयोग शुरू भयो भर्खरै बजेको गीतमा प्रयोग भएको गिटार मात्र होइन बम्बईको ज्योति स्टुडियोमा पनि प्रेमदोज प्रधानले दश घण्टाभित्र आफ्ना कैयन सफल गीत रेकर्ड गरेको समयमा भारतका चर्चित पार्श्व गायक फिल्मका पार्श्व गायक भूपिन्दर सिंहले उनको गीतमा गिटार बजाएका थिए प्रेमदोज प्रधानकी आमा प्राणदेवी प्रधान जो कथा रच्न र कुनै पटकथा बनाउन बडा माहिर हुनुहुन्थ्यो र प्राणदेवी प्रधानकै परिकल्पनामा रत्न शमशेर थापाले लेखेको गीतमा प्रेमदोज प्रधानको संगीतमा यहाँ गिटारको मधुर प्रयोग जो प्रवासमा त्यतिकै गुन्जिन्छ गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तेमा नाउ है जब हुन्छौ संग टाढा टाढा फूल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा सुस्केरामा रात बिछ सक्ने छैन निदाउन निदाउन घुम्तीमा नाउ है बतासमा उडे उडी, उडी, आउँछ गीत मुटु छुन छुन एक्लै दिनो दुखी बनी पर्छ प्रीत सम्झी रुना रुना बतासमा उडे छ गीत मुत छुना छुना एक्लै दिनो दुखी बनी पर्छ प्रीत सम्झी रुना रुना आउँदैन आँगनमा पापी जुन आउना चियाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा यो गायक प्रेमदोज प्रधानलाई भारतका चर्चित संगीतकार खयाम जयदेव कल्याणजी आनन्दजी आरडी बर्मनले बम्बईमै रहन र बलिउडमा पार्श्व गायकको रूपमा गीत गाउन पनि आग्रह गरेका थिए तर प्रेमदोज प्रधान आफ्नो बुवाबाट छुटिएकी आमा प्राणदेवी प्रधानलाई अत्यन्त माया गर्थिन् माया गर्थे र आमाकै मायाका लागि पनि उनी फर्किए न्यूरोड स्थित अमेरिकी सांस्कृतिक केन्द्रमा सांस्कृतिक सहायक भएर कार्यरत प्रेमदोज प्रधानलाई बम्बई जान मात्र होइन बम्बईमा धेरै चर्चित नायकहरूका निम्ति पार्श्व गायनमा साथ दिन रूचि त थियो तर पारिवारिक कारणले त्यो सम्भव भएन रमाइलो र अचम्मको कुरा प्रेमदोज प्रधान दुई हजार तेइस सालमा पद्मा पब्लिक स्कूलको रजत जयन्तीका लागि गएका थिए भने दुई हजार उनातिस सालमा पनि गएका थिए र नारायण गोपाल जनता माध्यमिक स्कूलका लागि जान्थे भने प्रेमदोज प्रधान पद्मा पब्लिकका स्कूलका लागि जान्थे यो हामीलाई आफ्नो विचार शेयर गर्नुभएको छ पाल्पाबाट राजेश्वर उदयले राजेश्वर उदयले आज कार्यक्रमको शुरूआतमा बजेको गीत जीवन रेखामा शिवश्रेष्ठका सहपाठीका रूपमा पनि अभिनय गर्नुभएको थियो र किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको हलमा छायांकन भएको त्यस फिल्ममा शिवश्रेष्ठका निम्ति धेरै गीत प्रेमदोज प्रधानले गाउनुभएको थियो प्रेमदोज प्रधानको चर्चा गर्ने बित्तिकै सबैभन्दा पहिला याद आउने चीज हो प्रेमदोज प्रधानको सरलता सहिष्णुता र मृदुभाषीपन अत्यन्त लजालु स्वभावका र अत्यन्त मिलनसार प्रेमदोज प्रधानलाई जीवनमा दुई किसिमका दुःखहरू सदैव रहे एउटा आफ्नी आमालाई तुलादर भएको कारणले प्रधानको परिवारमा ससम्मान स्वीकार नगरिएको र अर्को आफ्ना काकाबाट उनलाई आफ्नै सानीमाको देहान्त भएपछि सम्पत्ति हडप्नका निम्ति किडन्याप गर्ने कोशिश गरिएको यी दुई घटनाले प्रेमदोज प्रधानलाई घरिघरि दुखी बनाइरहन्छ उज्यालो नाइन्टी नेटवर्कको हाम्रो यो कार्यक्रममा आज हामीलाई प्रेमदोज प्रधानलाई शुभकामना दिने लहरमा धेरै मित्रहरू हुनुहुन्छ किशोर के लेख्नुहुन्छ प्रेमदोज प्रधानको जीवन रेखाको गीत पछि अब पैंतालिस मिनट पूरै ध्यान मग्न मौनी बाबामा रूपान्तरित भइयो भनेर उहाँले लेख्नु भएको छ भने त्यसै गरिकन राइट एंगल अर्थात विपिनजीले प्रेमदोज प्रधानलाई शुभेच्छा व्यक्त गर्नुभएको छ र त्यसै गरी धेरै अन्य मित्रहरूले हाम्रो आत्माराम अकौलियाजीले पनि प्रेमध्वज प्रधानलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ प्रेमध्वज प्रधान गायक मात्र होइनन् एक सरिदय मित्र एक प्रेरक पात्र प्रेमध्वज प्रधानले रंजित गजमेर संगीतकार रंजित गजमेर आफ्ना मित्र शरण प्रधानसँग छुट्टिएर एक्लो भएपछि रंजित गजमेरको एकल गायन पहिलो पटक प्रेमध्वज प्रधानले नै गाएका थिए र प्रेमध्वज प्रधानले नै रंजित गजमेरलाई लन्च ब्याक गरेका थिए र अर्को महत्वपूर्ण कुरा चलचित्रमा रंजित गजमेरको आफ्नो एउटा बलशाली युग शुरू भएको बेला नै उदित नारायण झासँग लामो सहकार्य रह्यो तर उदित नारायण झा र रंजित गजमेरको बीचमा क्ल्यास आएपछि रंजित गजमेरको टीमले पहिलो पटक सम्झेको पार्श्व गायक नै प्रेमध्वज प्रधान हुनुहुन्थ्यो प्रेमध्वज प्रधानलाई रंजित गजमेरले फिल्म अन्यायमा मायालुमा र पछि फिल्म फेरि भेटौलामा पनि पार्श्व गायकका रूपमा प्रस्तुत गरे तर प्रेमदोज प्रधान नेपालबाट बनेको निजी क्षेत्रको पहिलो चलचित्र घर जसका निर्माता डाक्टर योगेन्द्र झा नरशमशेर राणा र त्यस चलचित्रका अन्य धेरै कलाकारहरूका माझ प्रेमदोज प्रधान एक सफल पार्श्व गायकका रूपमा काठमाण्डुबाट मुम्बई गए माइती घरमा नायकका निम्ति छानिएका भानु राणाले अभिनय गर्न नसकेपछि त्यसमा नायकका रूपमा गीत गाउन गएका लोनी नायक भए तर त्यस चलचित्रकी नायिका माला सिन्हा प्रेमदोज प्रधानप्रति अत्यन्त आसक्त भइन् प्रेम प्रस्ताव जस्तो पनि भयो तर प्रेमदोज प्रधानलाई प्रेम विवाहमा विश्वास थिएन त्यसैले उहाँले माला सिन्हाको प्रेमलाई स्वीकार गर्न सक्नु भएन आज पनि उहाँ माला सिन्हालाई एक आदरका साथ नायिकाका रूपमा सम्मान गर्नुहुन्छ माला सिन्हा जो त्यति बेला बलिउडमा गुरूदत्तका बीआर चोपड़ाका चलचित्र गायक माननीय नायिका थिइन् माइतीघर चलचित्रको त्यो लोकप्रिय गीत जुन सीपी लोनी र माला सिन्हाका लागि प्रेमदोज प्रधान र लता मंगेशकरकी बहिनी उषा मंगेशकरले गाएका थिए जिंदगी में रो के झुमसा जिंदगी प्रधानलाई जन्मदिनको बधाई व्यक्त गर्नुभएको छ राजेश्वर उदयले जीवन शान्तिमय होस् शुभकामना जन्मदिनको बधाई सदाबहार गायक श्रदय प्रेमदोज प्रधानज्यूलाई उहाँको अनगिन्ती रोमानी शैलीका गीत र गीत संगीत सम्बन्धी रोचक तथा अप्राप्य जानकारीहरू सुन्न पाइने भयो त्यसै गरिकन पक्कै गिटार बजाएर गीत गाउने पहिलो नेपाली गायकको घुम्तीमा नाव है नमान लाज यसरी झुम्झकी सुन्ने इच्छा पूरा भएको छ लेख्नुभएको छ केसी अभिशान्त लेख्नुहुन्छ प्रेमध्वज प्रधानको मखमली आवाजमा घुम्तीमा नआई सुन्दा आनन्द लाग्यो अमरदीप श्रेष्ठ लेख्नुहुन्छ घुम्तीमा नाउ भई आँखा तिमी जुदाउन सदाबहार सुगम संगीतको प्रेमध्वज प्रधानको अपार प्रिय गीत फलेबास पर्वत हाल दक्षिण कोरियाबाट अमरदीप श्रेष्ठ सुभाष केसी लेख्नुहुन्छ प्रकाश सर नमस्कार धेरै भयो म ओझेल परेको तर कार्यक्रम डाउनलोड गरेर भए नि सुन्दैछु आज प्रेमध्वज प्रधान विशेष र उहाँलाई जन्मदिनको शुभकामना त्यसै गरिकन दीपक श्रेष्ठ लेख्नुहुन्छ आवाजको धनी आवाजको जादुगर प्रेमध्वज प्रधानलाई जन्मदिनको शुभकामना र कार्यक्रमको जति तारीफ गरे पनि सकिँदैन हरि ढकाल एसी दिनेश कृष्ण केसी कृष्ण केसीले लेख्नुभएको छ माइतीगर फिल्ममा गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यसरी जयदेवद्वारा संगीतबद्ध भएको गीत गाउने गायक प्रेमध्वज प्रधान नेपाली पहिलो गायक हुन् उषा मंगेशकरसँग गीत गाउने गायक र उहाँलाई जन्मदिनको मंगलमय शुभकामना भनेर भन्नुभएको छ डामाडोल किराँतीले पनि शुभकामना व्यक्त गर्नुभएको छ प्रेमध्वज प्रधान भन्ने बित्तिकै एउटा सिंगो युग आउँछ रेडियोमा बज्ने गीतहरू त्यति लोकप्रिय नभएको बेला पनि वा रेडियोमा हिन्दी गीत गाउने चलन भएको बेला पनि प्रेमध्वज प्रधान शैलीका गायकहरूले नेपाली गीतमा हिन्दीका भन्दा राम्रा शब्दहरू प्रयोग गरेर गीत गाउन थालेपछि र प्रेमदोज प्रधान दोस्रो नेपाली गायक हुन् जो आफ्नै खर्च लगानी गरेर बम्बईमा गएर उनले नेपाली गीत रेकर्ड गरेर ल्याएर नेपाली श्रोताहरूलाई उपहार चढ़ाए यो एउटा त्यो समयको ठूलो साहसको कुरा थियो पहिलो श्रेय बच्चो कैलाशलाई जान्छ भने दोस्रो श्रेय प्रेमदोज प्रधानलाई जान्छ प्रेमदोज प्रधानले बम्बई गएर बम्बई ल्याबोरेटरीजमा रेकर्ड गरेका गीतहरू नै नेपाली संगीतका अप्रतिम धनहरू हुन् प्रेमदोज प्रधान रेडियोको तरंगमा आएपछि श्रोताहरूले नेपाली गीतप्रति सुन्ने बानी बसाले अनि दार्जीलिङ कालिम्पोङ खरसाङ भाक्सु देहरादून सिक्किमका श्रोताहरूलाई आफ्नो भाषाको गीत विद्युतीय तरंगमा गुन्जिएपछि प्रेमध्वज प्रधानप्रति गौरव हुनु स्वाभाविक थियो प्रेमध्वज प्रधान त्यस अर्थमा प्रवासमा पहिलो चर्चित गायक मानिए र प्रेमध्वजसँगैका उनका समकालीन मित्र मानिक रत्न पनि प्रेम मानिकका रूपमा संगीतकारका रूपमा आबद्ध भए तर प्रेमध्वज भन्दा तीन वर्ष कान्छो गायक नारायण गोपाललाई पनि यी दुईले रेडियो नेपालसम्म गायकका रूपमा नै तानेर ल्याए नभए त्यति बेलासम्म नारायण गोपाल तबलावादकका रूपमा मात्र सक्रिय थिए प्रेमदोज प्रधानले गीत छान्दा पनि उत्कृष्ट गीतकारलाई एउटा मापदण्ड बनाए त्यसमध्ये एकजना गीतकार हुन् रमेश धिताल रमेश धिताल आफूलाई कुनै पनि नेपाली गीतकारसँग प्रतिस्पर्धा गर्नै मन पराउँदैनथे म सबभन्दा राम्रो गीत लेख्छु भन्ने उनमा विश्वास थियो तर रत्न शमशेर थापाको गीतको अगाडि म बराबर मात्र छु भन्थे रमेश दिदालको शब्द नातिकाजीको संगीतमा प्रेमदोज प्रधान देउरालीमा बता चलु देउरालीमा बता चलु बता चलु बता चलु बता चलु देउरालीमा बता चलु डोरलीमा बता चलु बता चलु बता चलु बता चलु डोरलीमा बता चलु लाउँदै छहरालाई किचाउँदै बाँझको पात हल्लाउँदै छहरालाई किचाउँदै उकालीको बादलुलाई उडाउँदै जिल्ल्याउँदै उकालीको बादलुलाई उडाउँदै जिल्ल्याउँदै गुराघरी पाखो खुल्यो पाखो खुल्यो पाखो खुल्यो देउरालीमा बता चलु देउरालीमा बता चलु बता चलु बता चलु बता चलु देउरालीमा बता चलु हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ किशोर केले किशोर कुमारसँगै उडली उडली गाउने एकमात्र नेपाली गायक प्रेमध्वज प्रधान त्यसै गरी धना पौडेलले लेख्नु भएको छ प्रेमध्वजका सबै गीतहरू उत्तिकै राम्रो छन् जो सुकैको शब्द संगीत होस् बेजोड आवाज भनेर किशोर केले फेरि लेख्नुभएको छ प्रेमध्वज प्रधानलाई प्रेम विवाहमा विश्वास थिएन भन्ने थाहा पाउँदा मलाई अति नै खुशी लाग्यो नमान लाज यसरी किशोरजी प्रेमदोज प्रधान कि आमा प्राणदेवी तुलाधर प्रधानसँग बिहा भएको कारणले गर्दा आफ्नो पतिको घरमा सम्मानपूर्वक बस्न नपाएकोमा प्रेम विवाह सफल हुँदैन भन्ने प्रेमध्वज प्रधानलाई त्यही बेला एउटा भ्रम पर्न गयो र त्यो डरले गर्दा प्रेमध्वज प्रधानले माला सिन्हाको प्रेम प्रस्तावलाई पनि अस्वीकार गर्नुपर्ने स्थिति आयो दुई हजार अठाइस सालमा पछि प्रेमध्वज प्रधानले काठमाडौँ दिल्ली बजारकी किरण श्रेष्ठसँग विवाह गर्नुभयो किरण श्रेष्ठ चर्चित छायाकार मंजु कुमार श्रेष्ठकी बहिनी हुन् र यसरी प्रेमध्वज प्रधानको सुखमय दाम्पत्य जीवन चलिरहेको छ प्रेमध्वज प्रधानको बाल्यकाल पद्मोदय स्कूलबाट शुरू भयो र उनको घरबाट दिइएको नाम थियो गणेश ध्वज प्रधान गणेश ध्वज प्रधानलाई पछि प्रेम ध्वज बनाए उनका प्रधानाध्यापक प्रेमलाल प्रेमबहादुर सिंहले तिमी जस्तो राम्रो सुन्दर केटाको नाम चाहिँ गणेश होइन प्रेम हुनुपर्छ भनेर प्रेमध्वजलाई उनकै प्रिन्सिपलले प्रेमध्वज नाम दिए र हामीले नेपाली संगीतलाई प्रेम गर्ने एउटा माणिकका रूपमा एउटा हिराका रूपमा प्रेमध्वजलाई पायौं र प्रेमध्वज प्रधानको गणेश ध्वज प्रधानको अतीतसँग कुनै सम्बन्ध नभए पनि अब त्यो गणेश ध्वज प्रधानलाई प्रेमध्वज प्रधानले बिर्साइदिएको छ र पद्मोदय स्कूलपछि प्रेमध्वज प्रधानको बाँकी अध्ययन काठमाडौँ बसन्तपुरको तल भौकेव भन्ने ठाउँमा शान्ति निकुञ्ज स्कूलमा सम्पन्न भयो शान्ति निकुञ्ज स्कूल राणाकालपछि स्थापना भएको दुई हजार सात सालपछि स्थापना भएको स्कूल भए पनि त्यहाँ साहित्य संस्कृति कर्मीहरूको ठूलो सक्रियता थियो चितरञ्जन नेपाली विजय मल्ल त्यसै गरिकन कृष्ण प्रसाद रिमाल जस्ता रंगकर्मीहरू शान्ति निगुज स्कूलसँग आबद्ध थिए भने प्रेमदोज प्रधान त्यही स्कूलबाट शिक्षित भए प्रेमदोज प्रधानको जीवनमा अर्को एउटा महत्वपूर्ण पाटो आउँछ काठमाण्डुको जीवन र संघर्षपूर्ण यात्रा प्रेमध्वज प्रधानले एउटा सम्मानित जीवन बिताउनका निम्ति वैदेशिक संस्था अमेरिकी सांस्कृतिक केन्द्रमा सांस्कृतिक सहायक भएर काम गरे अमेरिकी सांस्कृतिक केन्द्रमा सहायक भएर सांस्कृतिक सहायक भएर काम गर्दा उनले भेटेका धेरै महत्वपूर्ण मान्छेहरूले प्रेमध्वज प्रधानको गायनलाई गलालाई सम्मान गरेको कुरा सम्झना गर्छन् तर त्यही बेला घाँटीको फ्रेन्जाइटिसको कारणले गर्दा लामो समय गीतबाट टाढा रहनु परेको पीड़ा पनि प्रेमध्वज प्रधानको जीवनको एउटा यादगार पक्ष हो तर त्यसको केही समयपछि प्रेमदोज प्रधानलाई अम्बर गुरूङले संगीत गर्ने चलचित्र जीवनरेखामा गायनको अफर आएपछि त्यो एउटा स्वर्ण मौका थियो प्रेमदोज प्रधानलाई चलचित्रमा गाउने नेपाली चलचित्रको इतिहासमा बाहन्न हप्ता सफलतापूर्वक प्रदर्शन भएको जीवनरेखा पहिलो चलचित्र थियो भने त्यसका पार्श्व गायक प्रेमदोज प्रधान थिए हसन रहहरू आसु मरबे हसन रहहरू आसु मरबे सुन्दर सपना त झै फुटे हाँस्ने शरबत कसले लुकायो शायद खोला उस लाय बगायो पहाड़ा पर्वत छौ कि विरहमा छौ आवाज देऊ तिमी कहाँ छौ यो गीत नारायण गोपालले जीवनमा सबभन्दा गाउन मन पराएको मध्ये पर्छ र यो कार्यक्रम प्रस्तुताको हैसियतले आज यो कुरा भन्न पाउँदा मलाई गर्व लाग्छ यो गीत नारायण गोपालको स्वरमा सुन्ने सौभाग्य पनि पाइएको थियो प्रेमदोज प्रधानको बम्बईमा यो गीत रेकर्ड भएर काठमाडौँ ल्याइसकेपछि नारायण गोपालले यो गीतको अन्तरा खुसीमा छौ कि विरहमा छौ आवाज देऊ तिमी कहाँ छौ यो गीत गाएर सुनाउनु भएको थियो आफ्नो निवासमा त्यति बेला केही प्रोफेसरहरू केही नारायण गोपालका मित्रहरू पनि हुनुहुन्थ्यो र उहाँले बारम्बार भन्नुभएको थियो म यो गीत यसरी गाउँथे होला तर यसैमा ट्विटर हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ दिनेश निरौलाले नारायण गोपाल भन्दा कम छैनन् प्रेमध्वजका गीतहरू पनि भनेर आचार्य प्रमोद लेख्नुहुन्छ प्रेमको ध्वजा जस्ता प्रेमध्वजलाई जन्मदिनको लाख लाख शुभकामना किशोर केले लेख्नुभएको छ देउरालीमा बतास चल्दा पैंतिस डिग्री सेल्सियसको तातो काठमाडौँ शीतल भए जस्तो लाग्यो भनेर लेख्नु भएको छ धन्यवाद यहाँलाई प्रेमदोज प्रधानसँग मेरो लामो सम्बन्ध रह्यो र चिनापर्चीको आधारमा लामो समय बाटोमा हिँड्दा सँगसँगै कुराकानी गर्ने म बम्बईबाट फिल्मको अध्ययन गरेर काठमाडौँ आइसकेपछि प्रेमदोज दाईसँग नायकन तलादेखि बागबजारसम्म हामी गफ गर्दै जाँदा उहाँले धेरै पटक आरडी बर्मन भूपिन्दरका कुराहरू गर्नुहुन्थ्यो जयदेवको घरको शान्त कोठाको कुरा गर्नुहुन्थ्यो जयदेव साधारण जिन्दगी बिताउने पलङमुनि हार्मोनियम राख्ने र पान पल्लो पसलबाट मगाइरहने एक साधा एक साधक र एक ऋषि जस्ता संगीतकार थिए भन्नुहुन्थ्यो म बम्बईबाट आउँदा प्रेमदोज प्रधान दाईलाई घरिघरि बम्बई जाउँ जाउँ जस्तो पनि लाग्थ्यो र प्रेमदोज प्रधान मायालु फिल्मको गीत रेकर्ड गर्न बम्बई आउँदा मेरा रूम पार्टनर उदित नारायण झा प्रेमदोज प्रधानको रेकर्डिङ हेर्न स्टुडियोमा पुग्नु भएको थियो र उदित नारायण झाले प्रेमदोजको रेकर्डिङ हेरेर आएपछि भन्नुभएको थियो गाउने त प्रेमदोज प्रधानले जस्तो गला खोलेर र उदित नारायण निकै मुग्ध भएर प्रशंसा गर्थे प्रेमदोज प्रधानको गायनलाई प्रेमदोज प्रधान नारायण गोपाल मानिक रत्नको एउटा युग थियो संगीतको स्वर्णिम युग र त्यो युगलाई अलिकति फाटो ल्यायो वैवाहिक जीवनपछि पनि वा मितेरी संगीतपछि पनि नारायण गोपालले दार्जीलिङको पत्नी नारायण गोपालले दार्जीलिङका संगीतकारलाई उचाल्न थालेपछि उनका नेवार मूलका साथीहरू विस्तारै टाढा भएर गए तर प्रेमदोज प्रधानले नारायण गोपाललाई अन्तरसम्म पनि त्यतिकै माया गरे नारायण गोपालका प्रथम गुरू उनका पिता आशा गोपाल गुरूवाचार्य थिए भने पछिल्ला दुई गुरू प्रेमध्वज र मानिक रत्नै मान्न सकिन्छ मानेक रत्नले नारायण गोपाल दिल्लीबाट आइसकेपछि पनि प्रेमदोज प्रधानले नारायण गोपाललाई भेट्न गएका थिए यी धेरै सम्झनाहरू शेयर गर्न सकिन्छ तर प्रेमदोज प्रधान र नारायण गोपालको सन्दर्भ कुनै अरू दिन आज प्रेमदोज प्रधानलाई सबैको यहाँहरूको शुभकामना जस्तै मेरो पनि धेरै धेरै शुभकामना र प्रेमदोज प्रधान यति बेला हामीसँग यही हुनुहुन्छ दाईलाई जन्मदिनको मंगलमय शुभकामना र आफूलाई शुभकामना दिने असंख्य श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ कि नमस्कार यहाँले धेरै धन्यवाद छ सम्झनुभयो भाना दिनुभयो श्रोताहरूलाई पनि र अहिले जति पनि मलाई चाहिँ उहाँहरूले पठाउनु भएको छ है शुभकामना त्यसको लागि उहाँहरूलाई मेरो दिलैदेखि धेरै धेरै धन्यवाद छ उहाँहरूको लागि पनि सबैलाई शुभेच्छा व्यक्त गर्न चाहन्छु अनि धन्यवाद अहिले चाहिँ त अब के भन्छ रिटायर लाइफ हो त्यही पनि अब म चाहिँ अरू डे टु डे नयाँ नयाँ गीतहरू विभिन्न ठाउँ देशहरूको आइरहेको म सुन्ने गरिरहेको छु अहिले पनि ताकि अहिले डे टु डेमा कसरी हामी त्यसको केही न केही अनकन्सियसले हामीले मनमा त्यो सङ्गीतको धुन हामीले आइरहेको हुन्छ कि त्यसले डेली चाहिँ त्यो सुन्दाखेरि त्यसो हुन्छ अब केही नसुनिकन बस्दाखेरि हामी पुरानैमा जान सक्छ भन्ने हिसाब पनि हो कि यदि एक एउटा अर्को कुरा चाहिँ म अब अहिले सङ्गीतमा धेरै बिताएको हुनाले सुन्दाखेरि मलाई त्यही एउटा अमल रस पनि भएको छ अनि को लागि पनि गाइरहेको छु जसले गर्दा गाउनु पनि भइरहेको छ त्यही र यो अहिले जुन मनमा आएको म गर्दैछु त्यो ठिकै जस्तो पनि लागेको छ किन अहिले अहिले अब धेरै हाम्रो टाइम जस्तो थोरै श्रोता होइन अहिले अब लाखौँ लाख श्रोता हुनुहुन्छ लाखौँ लाखले एउटा शुभेच्छा हामी फ्यान पनि त्यत्तिकै भइरहेका छौँ अब एउटा सबभन्दा ठुलो खुसी लाग्ने कुरा के भने अब त्यो बेला सिक्सटी इयर्स भन्दाखेरि नाइन्टिन सेभेन्टी भन्दाखेरि कति अब फोर्टी फाइभ इयर्स अगाडि गएको केसमा अहिले पनि श्रोताहरूले मन पराइदिनु भएको छ यङ यङहरूले पनि त्यही नै सबैलाई खुसी लाग्छ तारा मात्रै होइन तिमीलाई जुनै दाइ दिदेऊला माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदेऊला तारा मात्रै होइन तिमीलाई जुनै दाइजो दिइदेऊला माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदेऊला होला त्यो पाउमा रङ्ग चङ्ग बसन्त चढाउला तिमीले पाउ त्यसने ठाउँमा सित कथो पछर जाउँला तिमीले सा हेर्ने ठाउँमा सुबासले भरि जाउँला तारामा मात्रै होइन तिमीलाई जिउने जुदी देउला माथि तिमी तिमीलाई मेरो जिन्दगी नै दिदेउला गुलाब तीन श्यामा यौवनको मधुधरा बगाउला सुकुमारी तिम्रा उठुमा चङ्गलुला रत्नमान श्रेष्ठको शब्दमा प्रेमदोज प्रधानको स्वरमा यो गीतलाई प्रस्तुत गर्दै गर्दा मैले आफूलाई मनपर्ने एउटा गीत पनि राखेँ भन्ने मलाई महसुस भयो प्रेमदोज प्रधानलाई शुभेच्छा व्यक्त गर्नुहुने मध्ये उमेश सिगदेल दिनेश निरौला विशेषज्ञ उपज्ञाता लगायत धना पौडेलजी धना पौडेलजीले लाइभ सुन्न पाएकोमा मजा लाग्यो पनि भन्नुभएको छ र सबैभन्दा रमाइलो कुरा प्रेमदोज प्रधानका बारेमा बोल्दा वा प्रेमदोज प्रधानका बारेमा कुरा गर्दा त्यति नै मजा आउँछ जति प्रेमध्वज प्रधान हुनुमा मजा आउँछ प्रेमध्वज प्रधानलाई प्रशंसा गर्दा मेरा यी शब्दहरू खेर गएनन् भन्ने कहिले पनि खेर गए भने महसुसै हुँदैन किनकि प्रेमध्वज प्रधान यी सबै शब्दहरूभन्दा यी सबै श्रृङ्गारहरूभन्दा माथि हुनुहुन्छ हामी सबैको लाख लाख शुभकामना र भोलि प्रेमध्वज प्रधानसँग विशेष कुराकानी सहित अजर अमरको एक सय तेइसौं श्रृंखलामा पुनः भेट्ने नै छौं तर प्रेमध्वज प्रधानको अत्यन्त मन मनपर्ने एउटा गीतसहित गोरेटो त्यो गाउँको लौना जा खोज खोज खोजी थाकिनी पहिल्याउनु सकिन पहिलाउनु मैले सकिन बना माजा बिराई बाटो आजा अलमालिए लौना मता अलमालिए लौना यही गीतका साथ विदा माग्नुभन्दा अगाडि यसभन्दा अगाडि बजेको गीतका शब्दकार किरण खरेल हुनुहुन्छ सच्याउँदै आजको कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सहित यो प्रस्तोता प्रकाश सामीलाई विदा दिनुहोस् भोलि फेरि भेट्नेछौ प्रेमदोज प्रधान विशेषमा विचा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज